ध्वनि तरङ्ग चाहिँ नि हामीले यो अगाडि बढाइरहेको हौँ अब एउटा नराम्रो चाहिँ नि बानी के छ भन्दाखेरि सुरुवातमा यो गाना सुन्न पनि बानी अलिकति नराम्रो रहेछ मेरो यो राजनातिले पनि थाहा छैन होइन नाति अँ भनेको ल थाहा छ भने थियो नि त गाने के पञ्चै बाजा ठोक्दै आउँछु चुल्पी लड्काएर तिमीलाई लिन मनकी रानी टुल्के फर्काएर చోచుల్ పీలర్ కాయేరా మిలలీన మనకి రాని తుయికే ఫరకాయేరా తుయికే ఫరకాయేరా ఏడనా प्रसङ्ग आयो भने दुःखै सुख पाउली बुझ्यौ बसी बसी टुबुमा खाउमा खाउली सँगै सँगै घुम्न जाउँला ट्रकमा बुझ्यौ हामीसँग आयो भने दुःखै सुख पाउली बसी बसी टुबुमा आम्मा खाउली आम्मा खाउली सँग सँगै घुम्न जाउँला तिमीलाई लिन मन किरानी दुईके फर्काएर दुईके फर्काएर हेर्न पनि मन भाषणी पनि गीत छ बाँच्नु गीत हुनु पनि यस्तै हो नाति हो कि होइन ठ्याक्क गीत सुनेर हाँस्नु पनि ल अनि यो अहिले कति मजाले चाहिँ नि हँसायो राजनाथजीले राजनाथजीले चाहिँ एकदम मजाको चाहिँ नि कुरो गरे अनि अहिले आउँदै थिएँ बाटोमा दुईवटा बुढाहरू गफ गर्दै रहेछन् अनि एउटाले भने ओहो आजकल त छोराले पकेट मनी मागेर हैरान गर्छ सधैँ मोबाइलमा ब्यालेन्स सकियो मात्रै भन्छ साह्रै टेन्सन छ मलाई त भन्नु एउटाले अर्कोले भन्छ होइन तेरो छोरी त बिग्रेजै हो मेरो छोरीले त आजभोलि पकेट मनी पनि खर्च गर्दिनँ माग्दै माग्दिनँ मोबाइलको रिचार्ज पनि त्यसले कहिल्यै गर्नु पर्दैन कि क्या हो अब मरि नि माग्दिनँ अनि त्यस्तै चाहिँ नि अरू केही पनि खर्च माग्दिनँ पैसा दिनुपर्ने के भयो भनेर भनेपछि अनि अर्काले भने हे यही त हो नि ल परेछ नि मेरो छोरीले किन डबल डबल माग्छ भने त कुरो त्यहाँ पो बुझेँ अरे अब भनेको तात्पर्य भयो चाहिँ के भन्दाखेरि अब यताबाट चाहिँ पैसा मागेको मागे जाडसँग उताबाट चाहिँ खर्च चाहिँ डबल ठाउँतिर गइरहेको रहेछ भन्ने कुरो पनि हामीले यो क्रममा बुझ्यौँ हामीले बुझ्नु त बुझ्यौँ होइन राजनाति कता गए ल कोही पनि छैन त फेरि <laughs> होइन कहाँ गए राजनाति तिमीलाई चाहिँ कठामा समाटेर ल्याउनु पऱ्यो अगाडि कता गयो कता गयो छैन गर्ने के हिँड्दैसी के लाग्छ भनेको हिँड्दै हिँड्दैसी के लाउँछ छोडेपछि त्यसपछि लिएर गएर अहिले चाहिँ आउँदै गर्दाखेरि अर्काले भने ठक्कर खाएर गुनगुनाउनु नै जिन्दगी हो आँसु पिएर मुस्कुराउनु नै जिन्दगी हो <laughs> है मलाई सुनाएका चाहिँ नि ऊ सुनाएका नातिले ठक्कर खाएर गुनगुनाउनु नै जिन्दगी हो आँसु पिएर मुस्कुराउनु नै जिन्दगी हो एउटी केटीले धोका दिए पनि के भयो त सबै कुरा बेसी अर्कै पट्याउनु नै जिन्दगी हो अरे <laughs> हे भगवान् राजनाथीले हार हाँस्नु हुन लक्ष्मण नाति आएर नि हाँसेर जाँदा <laughs> वास्तवमै हुनु पनि हो धोका खाएको चाहिँ नि नातिले मलाई सुनाए कुरो सुनाए अनि त्यसपछि हिजोको कुरो यो चाहिँ साँझ साँझ पख दुई ठाउँमा बेड लगाउँदै रहेछन् अनि बाउले भने ए छोरा यो दुई ठाउँमा बेड किन लगाएको भने सोधे अनि छोराले भने हेर्नुहोस् ड्याड आज घरमा दुईजना पाहुना आउँदै हुनुहुन्छ भन को को त भने सोधे ड्याडले उसले भने एकजना चाहिँ मम्मीको भाइ अनि अर्को चाहिँ मेरो मामा <laughs> भनेर भने अनि बाउलाई नि रिस उठ्यो अब एउटै जाने मान्छेले बडो एउटा चाहिँ मम्मीको भाइ र एउटा चाहिँ आफ्नो चाहिँ मामा भनेपछि अनि बाले भने ल त्यसो भने तिन ठाउँमा छ लगा त्यसो भने भने अनि किन को आउँदैछ भने त अब तेरो जाने मम्मीको भाइ पनि आउँदै रहेछ तेरो मामा पनि आउँदै रहेछ मेरो सालो पनि आउँदैछ नि त हो त्यसो भने <laughs> रमाइलो हो रमाइलो हो अनि दुईवटा चाहिँ लामखुट्टेहरू एक आवश्यक कुरा गर्दै रहेछन् एउटाले भनेछ पहिलोले ए भन्न भन् मान्छेहरू हामीभन्दा कति गुना साना हुन्छन् होला अघि भनेर एउटाले अनि अर्कोलाई होटेल भन्यो कहाँ साना हुनु नि लाखौँ गुना ठुला हुन्छन् होला भनेर भन्यो अनि पहिलोले भन्यो होइन मान्छेहरू हामीभन्दा दस गुणा सानो हुनुपर्छ बुझिस् भन्यो फेरि अर्कोले कसरी भन सोधा त ए मूर्खहरू ती मान्छेहरू हामीभन्दा सानो नभएको भए हामी छिर्न नसक्ने झिलमा कसरी छिरेर सुत्छन् त अरे त्यो ढिलो लाउटे छिर्दैन मान्छे छेँदै मजाले सिधेर हुन्थ्यो क्या अनि त्यसपछि एउटा सरकारी चाहिने निकायको कुरो भनौँ अब सरकारीको कुरो भनौँ पहिला सरकारी स्कुलमा कोही पढ्न नचाहने सरकारी अस्पतालमा कसैले उपचार गर्नै नचाहने सरकारी रेडियोहरू कसैले सुन्नै नचाहने सरकारी टेलिभिजन कसैले हेर्नै नचाहने तर जागिर हुने सबैलाई सरकारी नै चाहिने हो कुरो अनि त्यस्तै एउटा केटा र केटी सरकारी जागिरीको लागि अन्तर्वाद दिने गए केटा फेल भयो केटी पास भइन् यसमा एउटै कारण थियो दुवैको सर्टको माथिका दुईवटा बटन खुल्ला थिए कारण केटा चाहिँ त्यो दुईवटा आफ्नो अभावमा त्यो सर्टको दुईवटा नभएको कारणले त्यसरी लगाउँदाखेरि केटा गुन्डा ट्यापे आवारा भयो अनि त्यही लेडीले लगाउँदाखेरि चाहिँ आधुनिक समझदार अनि ट्यालेन्ट भइरहेको क्या यस्तो छ रमाइलो कुरो अनि त्यसपछि एउटा पर्यटक नेपालमा घुम्न गए गाउँमा उसले त निकै ठुलो फर्सी बेच्न राखेको देखेछ उसले कहिल्यै पनि फर्सी देखाएको थिएन अचम्म लागेछ अनि यो के हो भनेर सोध्यो वाट इज दिस भनौँ बिचरा गाउँकालले के उत्तर त्यो पनि औँलो देखा यसो यसो गर यो के हो भनेपछि उसले सजिलै जवाब दियो फर्सी भन्नु भन्यो गाउँले उसले बुझ्यो फर्सी या आर फर या सी सी भनेपछि यो त छुन नमिल्ने हेर्न मात्रै मिल्ने रहेछ भन्ने बुझ्यो कोहीले अनि ओन्ली फर्सी भन्ने मात्रै बुझिसकेपछि उसले त्यो फर्सी किनेर आफ्नो देशमा किनेर लैजाने निर्णय गर्दै लिएर गयो त भेट्ने समयको ठुलो गोलो फर्सीमा उसले लेखिदियो फर्सी अनि भेट्नु भेट्नुमतिउरीले बाँधेर सकेस सुकेसमा सजाएर राख्यो अनि अमेरिकामा लगेर झुन्डाइदियो कयौँ दिन बिते आफ्नो देशमा झुन्डा हातेले आउने जाने साथीभाइहरू पद पाउन सबैको ध्यान आकर्षणको विषय नै त्यही हो नेपालको फर्स हरेक आगन्तुकले उसलाई प्रश्न गरे यो के हो भनेर अनि उसले हरेकलाई जवाब दिन्थ्यो ओन्ली फर्सी फर्सी भनेर भन्थे अनि प्लिज डन्ट टच ओन्ली फर्सी भन्दै सोध्थे कयौँ साल बिते एक दिन उसको घरमा एउटा चाहिँ नि एकदमै चाहिँ नि के भने चकचके खालको साथी आयो अनि उसलाई त्यो फर्सी देखेर अचम्मै भयो अनि उसले फेरि सोध्यो ए वाट इज दिस भन्यो क्या त्यसले पनि होइन त्यो भनेपछि त्यहाँ चाहिँ उसले अब याफओआर यासी भनेर लेखिएको देख्यो अनि उसले चाहिँ फर्सी भनौँ ऊ लाग्यो अनि त्यो जिज्ञासु एकदम चकचके साथीले ओहो फर्सीमा त लेखेको छ अब चाहिँ यो के चिज रहेछ त छुन नमिल्ने हेर्न मात्र मिल्ने आज छोएर हेर्नु पऱ्यो के चाहिँ रहेछ त यो भनेर यसो तलबाट आउन खोजेका थियौँ त्यसले अब दुई तिन वर्ष बसेर राखेर झुन्डाको फसिलो सबै पुग्यो पुगेपछि त्यो झर्न मात्र बाँकी थियो उसले यसो औला हालेर त त्यो फर्सी अब फ्यात्त परेको त्यो औलाको घटाइ पर्ने बित्तिकै लत्त त त्यो पग्लेर भुइँमा झर्न थालो हेर्नुहोस् भुइँमा चुइँदैछ चुइँदैछ चुइँदैछ फर्सीको भेट्नु मात्र बाँकी बस्यो तल सबैको कुरो चाहिँ सर र झर फुटो अनि उसले वास्तवमै उसलाई धेरै पछितो भयो अनि उसले आफ्नो साथीसँग माफी माग्यो अनि दुवैजनाले सोचेछन् ओहो नेपालमा यसलाई फर्सी किन भनेका रहेछन् यो त वास्तवमै हेर्न मात्रै मिल्ने चिज रहेछ सबैभन्दा सबै चाहिँ नि गएर रहेछ अनि बुझेछन् यहाँसम्म भयो कस्तो भयो नाति मजा आइरहेछ किन मजा आउँथेन त यहाँ चाहिँ नि दिल्लीमा गएर फटफुटाउनु नि छोडेर सहितै अनि अब के भयो भन्दाखेरि एउटा दाउरे ए नाति कुरो सुन बाहिर पानी परिरहेको के हतार गरे एउटा दाउरे आफूले चाहिँ नि श्रीमती लिएर दाउरा काट्न गए दाउरा काट्दा काट्दै उसको श्रीमती पोखरीमा खसिन् अनि ऊ टोल दिलमा बसेर बडो जोड जोडका साथ रुन थाल्यो केही समयपछि जलदेउता प्रकट भए ऊ बेला जलदेउता प्रकट भएर फलामको बन्चर झर्दाखेरि सुनको बन्चर दिए जस्तो जलदेउता आए अनि उसलाई रुनाको कारण सोधेँ ए दाउरे के हो तेरो बन्चर खस्यो भनेर सोधेँ अनि उसले भने बन्च दाउरेले भने होइन हजुर बन्छरो खस्यो होइन हजुर भन्यो के हो त भने मेरो श्रीमती खसी हजुर त्यही भएर रोक्यो भने अनि भगवान्ले भने दाउरेले भनौँ प्रभु मेरो गुडी यस पोखरी खसेकी छि त्यो होइन भने म त मोरे तुल्य हुन्छु नि हजुर भनौँ अनि भगवान्ले भने ए तेरि बुढी कस्ती छ त भने बिचार उसले खोजेर ल्याइन्छन् कि भनेर उसले भन्यो के भन्ने हजुर एन्जेलिनाको जस्तो हो करिनाको जस्तो फिगर ऐश्वर्याको जस्तो आँखा कैटरिनाको जस्तो अनुहार रेखा थापाको जस्तो चञ्चलता करिश्मा मानन्दरको जस्तो चाहिँ नि सदाबार सौन्दर्य भएकी छ हजुर त्यसपछि भगवान्ले भने ए झुटो बोलाए त होइन नि भने अनि दाउरे हजुर कसम हजुर हजुरको कसम खाएर भने चाहिँ झुटो बोले छैन भने त्यसपछि भगवान्ले खोलामा अन्त ध्यान हुनु पहिला भने झन् दाउरे अर्को खोज त्यसो भने तेरो बुढी पच अब निकै रमाइलो कुरो भाउ ल नाति के गाना बजाउनु हुने रहेछ हौ ल छेउका गाना पनि सुनौँ अब काजी ए मेरी माया लुछुमा माया दो यो जुनीमा मेरी बेहुली बनेर भाग्य देखा कोरेर कान्छी I am the only your कान्छा आम संग मलवर साइनो लगाऊ छु तुम्हारी कुसुम सिंदूर हाले कन्यादान गराऊ छु ओ मेरो मन को बात बल्ल फुटने भो मेरो जीवन रेखा बल्ल खुलने भो कुछ मेरो माल को सेली चिन्नो तिम्रो घाटी मा दिलरी बल्ल भो कान्छी ए मेरी मायाले छुमा माया जो यो जुनीमा मेरी बेहुली बनेर भाग्य रेखा खोरेर कान्छी हल्ला नाम हरिश्चंद्र समझा न कर लो आदर्श नारी ब्रह्मरी मान पर लो हम चली बेटी लाए अन्य न पारना लोभी पापी हर लाए ठुल छोड़ देना बीज पर अजय औते छ ओ शांति दीप मा ओ कसम खाएरा ओ कांची ए मेरी माया लुझुमा माया दो जो मा मेरी बेहुली बनेर भाग्य रेखा कोरेर कान्छी आउ लभली वार खकी मगुला लाए बची परिवर्तन हुन हुन्ना माया प्रीति लाए पारा को आगो ले छुन्ना बदली तो आकाश थेरा युग देखी युग सम्मा ओ मेरी कस्तूरी लाई संतान बुकाई माइती घर पठाइदिउला स्वतन्त्र निष्पक्ष मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण सुन्नु हजुर छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी उत्तीर्ण पछिको सम्पूर्ण प्राविधिक शिक्षा एनपिआई एजुकेशनल नेटवर्क भरतपुरमा विगत दुई दशक देखि प्राविधिक शिक्षाको क्षेत्रमा अग्रणी संस्था नेपाल पोलिटेक्निक इन्स्टिच्युट अन्तर्गत शैक्षिक वर्ष दुई हजार एकात्तरका लागि भर्ना खुलेको जानकारी गराइन्छ कृषि तर्फ आइएससी एजी इन्जिनियरिङ तर्फ electrical overseer electronics overseer computer overseer र सिभिल ओभरसियर स्वास्थ्य तर्फ ए ल्याब टेक्निसियन र स्टाफ नर्स साथै टिएसएलसी तर्फ ANM CMA lab assistant veterinary JTA अमिन अर्थात् नापी विषयको प्रवेश परीक्षा आवेदन फारम खुला गरिएको हुँदा इच्छुक विद्यार्थीहरूबाट क्याम्पसमा सम्पर्क राख्न सूचित गरिन्छ साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन गरिएको जानकारी गराइन्छ फारम भर्ने अन्तिम मिति यही साउन पाँच गतेसम्म प्रवेश परीक्षा यही साउन नौ र दस गते पुनश्च एसएलसी मौका परीक्षा दिने विद्यार्थीहरूले समेत समेत फारम भर्न सक्नेछन् थप जानकारीका लागि Nepal polytechnic institute NPI Bharatpur Chitwan phone शून्य छपन्न पाँच बहत्तर चार सय सत्र पाँच चौबिस एक एकसठी मोबाइल अन्ठानब्बे पाँच पचास साठी सात अडसठी प्री नर्सरी देखि स्नातक तहसम्मको अध्यापन हुने चितवन जिल्लाकै एकमात्र कलेज कोइस्ट मोडल कलेजमा शैक्षिक सत्र दुई हजार का लागि म्यानेजमेन्ट एजुकेसन र ह्युम्यानिटिजमा भर्ना आरम्भ भएको जानकारी गराइन्छ मुख्य विषयहरू hotel management travel and tourism computer science हाम्रा विशेषताहरू होटल म्यानेजमेन्टको आफ्नै ल्याब र ट्रेनिङ सेन्टरको व्यवस्था टिटी स्टुडेन्टका लागि ट्रेकिङ फिल्ड ट्रिप र एक्सकर्सनको व्यवस्था एकाउन्ट इङ्ग्लिस म्याथ जस्ता विषयहरूमा अतिरिक्त कक्षाहरूको व्यवस्था बिहानी तथा दिवा कक्षाहरूको व्यवस्था अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा अध्यापन हुने भिजिटिङ प्रोफेसर तथा मल्टिमिडिया क्लासको व्यवस्था अतिरिक्त क्रियाकलापको व्यवस्था पर्याप्त खेल मैदानको व्यवस्था विस्तृत जानकारीका लागि वेस्ट मोडल कलेज रत्नगर आठ चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य एकचालिस पाँच बैसठी सात सय सैंतीस पञ्चकन्या उच्च माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना एसएलसी परीक्षा दुई हजार सत्तरीमा उत्तीर्ण सम्पूर्ण विद्यार्थी वर्गमा हार्दिक बधाई ज्ञापन गर्दै उच्च माध्यमिक शिक्षा परिषदद्वारा शैक्षिक सत्र दुई हजार सत्तरीमा लिएको कक्षा एघारको वार्षिक परीक्षामा विज्ञान संकायतर्फ चितवन जिल्लामै प्रथम स्थान प्राप्त गरी पूर्वी चितवनकै गौरव बन्न सफल यस उच्च माविमा सुव्यवस्थित पुस्तकालय सुविधा सम्पन्न प्रयोगशालाहरू ई लाइब्रेरी सहित आफ्नै हाताभित्र पर्याप्त खेल मैदान र चमेना गृहको मजा लिँदै सुन्दर शान्त र मनोरम वातावरणमा मनोवैज्ञानिक ढङ्गले अध्ययन गर्नका लागि विज्ञान संकायका साथै व्यवस्थापन संकायतर्फ अङ्ग्रेजी एवं नेपाली दुवै माध्यममा सीमित सिटमा कक्षा एघारको भर्नाका निम्ति धमाधम फारम वितरण भइरहेको बेहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउँदछौ कक्षा आरम्भ यही असार पन्ध्र गते विस्तृत जानकारीका लागि सम्पर्क शून्य छपन्न पाँच साठी सात सय एकहत्तर प्राचार्य एवं विद्यालय परिवार स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा कक्षा एघारको भर्ना सम्बन्धी सूचना दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै चितवनकै शैक्षिक इतिहासमा विशिष्ट स्थान ओगट्न सफल साथै स्थापनाको पहिलो वर्षमा नै उच्च माध्यमिक शिक्षा परिषदद्वारा लिएको कक्षा एघारको वार्षिक परीक्षामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा शैक्षिक सत्र दुई हजार एकहत्तर बहत्तरका लागि व्यवस्थापन तथा मानविकी संकायतर्फ कक्षा एघारमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ प्रिन्सिपल स्काइराइडर आवासीय उच्च माध्यमिक विद्यालय रत्नगर बाह्र फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय बयासी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी सात सय चौध र अन्ठानब्बे चार पचास त्रिचालिस चार सय साठी दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै विज्ञान तथा व्यवस्थापन संकाय अध्ययनका लागि चितवन जिल्लाकै उत्कृष्ट गन्तव्य एस न्यू क्यापिटल कलेजमा कक्षा एघारमा pure science science with computer science तथा व्यवस्थापन संकायको लागि भर्ना फारम वितरण भइरहेको जानकारी गराइन्छ साथै यसै शैक्षिक सत्रदेखि व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट तथा ट्राभल एन्ड टुरिज्म विषयहरू पनि अध्यापन गराइने तथा विद्यार्थीको सुविधाको लागि थप यातायात र होस्टेलको समेत व्यवस्था गरिएको छ प्राचार्य new capital college Ratnagar Chitwan phone number शून्य छपन्न पाँच साठी नौ सय सतासी पाँच एकसठी नौ सय तेइस र पाँच त्रिसठी चार सय तेत्तिस अर्पणमा ल welcome to back again program just for enjoy हाँसी मजाक केन्द्रमा अब जन्यमा रमाइलोसँग आजको यो जन्य कार्यक्रमलाई हामीले अगाडि बढाइरहँदाखेरि दिनै निकै रमाइलो रमाइलो कुराहरू अनुभवहरू तपाईँहरूलाई मैले साँचिरहेको छु कसो हो राजनाथजी ए हो रहेछ अनि एउटाले भने ए नाति किन झगडा छौ भन्दै सोधेका यस्तै पच्चिस छब्बिस वर्षको नाति होला हाम्रो राजनातिभन्दा अलिकति साना मात्रै होला नि उस्तै उस्तै नै हुन् अनि उसले भने हेर्नुहोस् बाजे म त साह्रै देख्दा लाएर बसेको हो म अनि के हो त नि तिमीलाई लो भन नि त भनेका मैले फेरि अनि उसले भने हेर्नुहोस् बाजे जति बेला मेरो बाबा र मम्मीको आजभन्दा बिस बाइस वर्ष पहिला के बिस बाइस चाहिँ के हो भने तिस वर्ष जति पहिला पिरेम बसेको बेलामा पाँच किलोमिटर मेरो अहिलेको माग गर्दा मेरो घरको त्यति पाँच किलोमिटर थियो पाँच किलोमिटर टाढाबाट चाहिँ नि मेरो बुवाले फ्ल्याङ दिँदाखेरि मम्मी यता लाजाले भुटुक्क हुनुहुन्थ्यो अरे भनेर भन्नु ठिकै त हो नि भाइ के बिग्रो देशमा भने मैले फेरि उनले भने जमाना धेरै अगाडि बदलिएछ दिलु बाजे आज चाहिँ नि प्रेमिकासँग डेटिङ गएको म बाजे तँ प्रिय म तिम्रो हातमा चाहिँ एकचोटि न त है भनेर भनेको थिएँ उनले के भन्ने भन्दाखेरि तँलाई मुर्दा मेरो ओठमा चाहिँ डिख लागेर हातमा भनेर भनिन अरे त्यति बिघ्न अगाडि गएछ भन्ने कुरो है एकछिन हाँसो भयो क्या त्यहाँनिर अनि हाँसो भएपछि त्यहाँबाट म चाहिँ अगाडि बढेँ होइन अगाडि एक ठाउँ बसेर भने जिन्दगी चल्दैन नि त फेरि अनि अगाडि बढ्नु पऱ्यो अनि त्यसपछि अलिकति अगाडि बढ्दै थिएँ बढ्दै थिएँ बढ्दै थिएँ त्यहाँ धेरै चाहिँ नि आरो अवरोह गएका त्यो बिचमा सबै कुरो कसरी भन्नु यता आएको एउटा बिहेको कुरो चलाएर घर सुन है नाति छोरीको बिहे गर्नु पऱ्यो भन्ने कुरो चलाएर हाम्रो चाहिँ साइला घरमा अनि त्यहाँबाट कुरो हुँदै जाँदा कस्तो कति हुन्छ भन्ने कुरो हुँदै गयो हुँदै गयो हुँदै गयो अनि बिचरा हुनेवाला बेहुलाकी आमा चाहिँ भनिन् हेर पाऊ केटी जस्तो सिके ल्या जात सिकेबाट ल्या भए पनि हामीलाई मतलब छैन तर फेसबुक चलाउने चाहिँ नल्या यहाँ घरमा अरू पनि काम हुन्छ बुझिस् अरे फेसबुक यस्तो छ अनि त्यसपछि के भने फेरि यता अब क्रिके फुटबलको कुरो गरौँ ओडा ओडा कप चलिरहेछ अनि त्यसपछि केटाहरूले जिस्काएको छन् उनले चाहिँ स्पेनको जर्सी लाएर हिँडेर चाहिँ बिचरा स्पेन समूह चरणबाटै चाहिँ नि बाहिरिनु पऱ्यो अनि स्पेनको जर्सी लगाएर हिँडेका केटीहरूले केटीलाई चाहिँ जिस्काए केटाहरूले अनि त्यहाँबाट ए स्पेनको जर्सी लगाएर हिँडे भनेर यसरी चाहिँ केटीले के भनिन् बाबुहरू यो स्पेनको जर्सी होइन ती जाइसक्यो त्यसैले रातो लगाएर हिँड्यो भने केटाहरू हेरेका हेऱ्यो <laughs> यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटै भुल भयो के भन्ने थियो नि गाना जाति कसो हो भनेपछि एउटाले सुनाऊ मोबाइल किनेर जग्गा भर्खर भर्खर पहिले जति गाउँबाट आएर अनि ए भाउ के गरे भन्यो हेर्नु बाजे मोबाइल त खत्तम हुँदो त नि भन्यो अनि कस्तो मोबाइल किन्यौ तिमीले भनेर सोधेँ उसले भने बाजे यो त चाइनिज मोबाइल हो नि भन्यो अनि के गर्नु लाग्छ भा भने सोधेँ मैले हेर्नुहोस् बाजे यहाँ फ्लाइट मोड भने रहेछ हेलिकप्टर प्लेन उडेको चिन्ह देखा रहेछ जति फ्लाइट मोड राख्छ उड्दै उठ्दैन भन्छ क्या त्यस्तो पनि भयो त्यो पनि कुरो भयो अनि के छ भन्दाखेरि बेगै कुरो चलिरहन्छ अनि यो कस्तो व्यवहार उता नि भनेर सोधेँ मैले फेरि आफन्तमा कि एउटा स्टाफ नरस नानीसित व्यवहार चौता भनेर सोधेँ मैले उसले के भन्छन् हेर्नुहोस् बाबा चाहिँ नर्सलाई त म झुक्केर नि व्यवहार दिनँ भन भन किन भनेर सोधा त अँ म लाटेछु नि आफ्नै बुढीलाई जीवनभरि सिस्टर भनेर बच्छु नि म अरे आफ्नै चाहिँ श्रीमतीलाई सिस्टर भन्नु पर्ला भनेर उनले चाहिँ नरस चाहिँ बिहे गर्दिन भन्ने कुरो गरे यस्तो भन्नुभयो अनि के भयो ए विधवानी भनेको हौ लौ त अब के गर्नु के गर्यो जानै पर्यो ल परिवर्तनले सिमाना गएछ जमाना धेरै बद्लिएछ शरीरमा लुगा छोट्टाउँदै जाने नानीहरू मुखमा मास्क लगाएर हाँस्न थालिसकेछन् यही कुरो यही कुरा छोड्दै <laughs> <laughs> यति बेलसम्म काल्लाबारीबाट चाहिँ बडो मजासँग